स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्षमा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइली आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र रिजनले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म तपाईँको माझमा रहन्छौँ लोकसङ्कारको व्यवसायमा बिहान नौ बजेको नेपालबारी समाचार लगत्तै करिब करिब दस बजेसम्म र लोकसङ्कारको व्यवसायमा रहेर तपाईँलाई विशेष गरी हामी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले निकै नै मन पराउनुभएका तिनै चर्चित लोकभाकाहरू राख्ने गर्छौँ र आज पनि तिनै लोक भाकाहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेका छौँ र लोकसङ्कारको आजको यो व्यवसायलाई तपाईँले यति बेला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 माया देख्न पाउँदिनौ हो भना निरुमाया आउँछौ आउँदिन यसै मर्छु माया देख्न पाउँदिनौ छुमा देख्न पाउँदिन यो मुटु फुटायो तिमीबाट सधैँलाई छुटायो आउँछ आउँदिनौ हो भना निर्माया आउँछौ आउँदिन यसै मर्छु म देख्न पाउँदिन हो मर्छु म देख्न पाउँदिन माया आउँछौ आउँदिनौ मर्छु म देख्न पाउँदिन निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ मर्मस्पर्शी भाका पुष्कल शर्मा र पूर्णकला बेसीको आवाज रहेको भाका हो लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जमा र व्यवसायमा रहेर आज मैले निकै नै नयाँ नयाँ गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आएको छु र प्रस्तुत पनि गरिराखेको छु तपाईँलाई थाहा नै छ हामी लोकसङ्कारको व्यवसायमा रहेर नयाँ पुराना सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ र आज पनि विशेष गरी नयाँ नयाँ लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा नयाँ भाका नै तपाईँको माझमा राख्न चाहन्छु जुन भर्खरै नेपाली लोकगीत सङ्गीतको बजारमा आएको छ यति बेला लोकसङ्कारको व्यवसायमा तपाईँको माझमा राख्न चाहन्छु खुमन अधिकारी र बसन्ती थापा मगरको आवाज रहेको भाका हो लय खुमन अधिकारीको रहेको छ मेरै नाममा भगवान् सबैलाई बसेर खुसी मनले मन्दिरमा बसेर मेरै नाममा भगवान पुजे छौ कि छैन तिमी नै हौ यो मेरो जिन्दगी चलाउने यति कुरा कालीले बुझै छौ कि छैनौ मेरैलाई बसेर खुसी मनले मन्दिरमा पसेर मेरै नाममा भगवान पुजे छौ कि छैन तिमी नै हौ यो मेरो जिन्दगी चलाउने यति कुरा बुझे बुझेछौ कि छैनौ हौ यो मेरो जिन्दगी चलाउने यति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 गरिराखेका छौँ त्यसो त लोकसङ्कारको यो छ दिन व्यवसायमा हामी फरक फरक ढङ्गबाट तपाईँको माझमा हरेक दिन उपस्थित हुने गर्छौँ र आज भने मैले विशेष गरी भर्खरै बजारमा आएका चर्चित लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र विश्वास छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सँगसँगै हुनुहुन्छ मलाई साथ दिइराख्नु भएको छ र यति बेला फेरि पनि कार्यक्रममा अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छु निकै नै चर्चामा रहन सफल छ यो भाका पनि यति बेला नेपाली लोकगीत सङ्गीतको बजारमा गोविन्द पङ्गेनी र पूर्णकला बेसीको आवाज रहेको भाका हो तिमी रुँदा मेरो आँसु झर्ने नै छु नि तिमलाई धेरै माया गर्ने रोएर हिँड्छु तिमीलाई के थाहा म कति आतिन्छु तिमी रुँदा मेरो आँसु झर्ने कोही छैन छु नि तिमलाई धेरै माया गर्ने कोही छैन भनेर तिमीले मन नदुखाऊ म छु नि तिमलाई धेरै माया गर्ने दुःख म सुने तिमीलाई धेरै माया गर्ने निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसायसँगै हुनुहुन्छ आजको व्यवसायमा मैले यस्तै मिठा मिठा चर्चित लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु जुन लोक भाका जुन गीत सङ्गीत सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ त्यस्तै खाले गीत सङ्गीतहरू आजको कार्यक्रममा तपाईँको लागि प्रस्तुत गरिराखेको छु र लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउँछौँ छ दिनमा पनि तपाईँलाई हरेक दिनमा फरक फरक गीत सङ्गीतहरू फरक फरक ढङ्गबाट तपाईँको माझमा उपस्थित हुने गर्छौँ कहिले नयाँ नयाँ गीत सङ्गीत तपाईँको माझमा राख्छौँ कहिले नयाँ पुराना त कहिले नयाँ न पुराना पुराना लोकभाकाहरू त्यस्तै गरी कुनै दिनमा लोकगीत सङ्गीतकै क्षेत्रमा लाग्नुभएका स्रष्टासँगको कुराकानी तपाईँको माझ राख्छु आजको विषयमा पनि मैले नयाँ नयाँ लोकभाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा भाकालाई नै तपाईँको माझमा जोड्न चाहन्छु र यो भाका तपाईँको माझमा छोड्दै कार्यक्रमबाट पनि छुट्टिनुपर्छ अन्त अन्तमा आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार Thank you.